श्रीगणेशाय नमः यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुनुवन्ति दिव्यैस्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगः ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुःसुरासुरगणा सुरगणा देवाय तस्मै नमः शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन् मुक्ता सर्वज्ञाननिधानपुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् मोकं करोति वाचालम् पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं नमो भगवते तस्मै व्यासायामिततेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरये कुमारजी आज्ञा गर्नुहुन्छ हे कस्ति मुनि मैले तिमीलाई भगवान श्री महादेवका विभिन्न लीलाहरू पनि सुनाए श्री महादेव जो स्वयं लीला गर्न पनि अत्यन्त पोख्त हुनुहुन्छ किरातीको रूप लिएर एउटा अद्भुत लीलाको प्रदर्शन गर्नुभयो जसले श्री पार्वतीलाई समेत विस्मित तुलाइदिएको थियो अगस्त्य मुनि अब म तिमीलाई गणेशको उत्पत्ति गणेशको शिर हात्तीको हुनुको कारण गणेशलाई अग्र पूजा गर्नुको कारण त्यस्तै ताराकासुरको वधको कथा सुनाउने छु ध्यान दिएर सुन अगस्ती मुनि जो श्री कुमारजीको यस कथा सुनिरहेका थिए कुमारजीलाई बारम्बार प्रणाम गर्दै भने हे प्रभु हजुरको मुखारविन्दबाट यति पवित्र बाणीहरू अहिलेसम्म सुन्न पाइरहेको छु म अत्यन्त धन्य रहेछु यति भन्दै प्रणाम गर्दै शान्त भएर बसे तब कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि एक दिनको कुरा हो माता पार्वती नुहाउँदै हुनुहुन्थ्यो नुहाउँदा नुहाउँदै जब बुकुवा घस्दै हुनुहुन्थ्यो त्यस समयमा शरीरबाट कतै मैल निस्किन गएछ माता पार्वतीलाई केही क्षणसम्म त्यो मैलसँग खेल्न साह्रै रमाइलो लागेछ पार्वती आफै चकित हुँदै हुनुहुन्थ्यो कि मेरो शरीरबाट यस्तो मैल कसरी निस्कियो मैले डल्लो बनाई कहिले यता घुमाउँदै कहिले उता घुमाउँदै हुनुहुन्थ्यो त्यतिकैमा माता पार्वतीलाई खै कुन्नी के विचार आएछ उहाँले एउटा राम्रो स्वरूप बनाउनु भयो हेर्दा हेर्दै त्यो स्वरूप राम्रो मूर्तिमा परिणत भयो हातखुट्टा भएको अत्यन्त सुन्दर बालक पो देखियो त माता पार्वतीलाई अत्यन्त आश्चर्य लाग्यो र केही क्षणमा नै मुह पनि जाग्यो तब माता पार्वतीले त्यसलाई प्राण दिनुभयो र नजिक बोलाएर भन्नुभयो बाबु यता हो आश्चर्य मैलको त्यो मूर्ति चेतन भयो र नभन्दै माता पार्वतीको सामप्य आयो माता पार्वतीले उसलाई आफ्नो पुत्र भनी स्वीकार्नुभयो हे अगस्ती मुनि यस प्रकार यसरी नै गणेशको उत्पत्ति भयो अब शिर अहिले जस्तो हात्तीको थिएन त्यति बेला सामान्य नै थियो माता पार्वतीले त्यस बालकलाई आफ्नो ढोकाको बाहिर बस्न हराउनु भयो र भन्नुभयो हे बाबु म यहाँभित्र बसुन्जेल बाहिरबाट कसलाई आउन नदे बाहिर नै रोकेर राख्नु कथम कदाचित कोही आइहाल्यो भने पनि मेरो आदेश बिना उसलाई भित्र छिराउने प्रयत्न नगर्नु हवस् भने त्यो बालक टोकाको अगाडि बस्नु पुग्यो तब महादेव कतै आफ्नो लामो भ्रमण सकै फर्किनु भएको थियो र आफ्नो गृह प्रवेश गर्न जब ढोकामा पुग्नुभयो सो बालकले भित्र जान दिएन तब महादेवले भन्नुभयो बाबु तिमी को हो किन मलाई रोकिरहेका छौ तब सो बालकले भन्यो म यहाँभित्रकी माताको पुत्र हुँ मलाई माताको यो आदेश छ कि मैले कसैलाई पनि भित्र जान नदिउँ महादेवले फेरि भन्नुभयो बाबु होइन म त यहीँभित्र नै बस्छु मलाई जान देऊ बालकले जान दिएन महादेवलाई अति नै एक्कासी क्रोध उत्पन्न भयो तब बालकलाई महादेवले आदेश दिनुभयो हे बालक बाटो छोडिदिए म भित्र जान्छु तब पनि बालकले भित्र जान दिएन अब एउटा भयङ्करको रूप महादेवले धारण गर्नुभयो या कस्तो मुनि कस्तो आश्चर्य थियो हुन त यो उनैको लीला हो तापनि बडो आश्चर्यको श्री महादेव अत्यन्त क्रोधित हुनुभयो हेर्दा हेर्दै आफ्नो त्रिशुल उठाउनुभयो र श्री गणेशजीको शिरको छेदन गरिदिनु भयो आफ्नो शिरबिन शरीरलाई त्यो बालकले त्यहीँ ढालेर ऊ निष्पार भएर त्यहाँ रहिरह्यो भित्र बस्नुभएको पार्वतीलाई यस कुराको केही ज्ञान थिएन तब महादेव भित्र छिर्नुभयो आफ्नो स्वामी आएको देखेर पार्वतीले पाउ धोई प्रणाम गरेर आसनमा बसाल्नुभयो र सोध्नुभयो हे प्रभु हजुरको यो भ्रमण कस्तो रह्यो त महादेव शान्त हुनुहुन्थ्यो र हाँसेर उत्तर दिनुभयो प्रिय अति नै रोचक रह्यो अनि प्रभु एउटा कुरा हजुर कसरी भित्र प्रवेश गर्नुभयो मेरो पुत्रले हजुरलाई रोकेन तब महादेव जसङ्ग हुनुभयो तिम्रो पुत्र को तिम्रो पुत्र किन र प्रभु यो ढोकामा कोही बालक थिएनन् तब महादेवले भन्नुभयो एक बालक त थियो उसले मलाई भित्र प्रवेश गर्न रोकिरहेको थियो तब मैले उसको वध गरिदिएँ ओहो पार्वती अत्यन्त विस्मित अवस्थामा पुग्नु आफ्नो पुत्रको वध भएको सुनेर उहाँले सहन सक्नु भएन उहाँ एक्कासी भुइँमा पछारिनुभयो महादेव चकित हुनुभयो होइन पार्वती यो के भन्दैछौ तिमी मैले त एक सामान्य बालकको वध गरेको थिएँ तिमी भन्दैछौ तिम्रो पुत्रको मैले वध गरिदिएँ तब जब पार्वती चेतना आउनुभयो बडो शोक गरेर भन्नुभयो त्यो त मेरो पुत्र हो अनर्थ भयो प्रभु अब के गर्ने बडो शोक गर्नुभयो मेरो पुत्रलाई जियाइदिनुपर्छ बचाइदिनुपर्छ अब के गर्ने तिनको कुरा सुनेर भगवान श्री महादेव भन्नुहुन्छ पार्वती मैले तिम्रो छोरालाई चिनेको थिएन एक बालक जो बडो अभिमानपूर्वक मलाई रोकिरहेको थियो मैले यो सहन सकिनँ ऊ युद्ध गरेर समय तत्पर रह्यो तब सो युद्धमा ऊ मारियो मैले के गरौँ भइहाल्यो चिन्ता नगर म उसलाई जीवित पारिदिन्छु पार्वतीलाई सम्झाउँदै महादेवले भन्नुभयो तब पार्वती अलि हर्षित देख्नुभयो तब श्री महादेवजीले आफ्ना गणहरूलाई बोलाएर भन्नुभयो तिमीहरू यो चन्द्रबाँड लिऊ र चारै दिशातर्फ लाग र पहिले जहाँ जस्तै जे पाउँदछौ त्यसको शिर काटेर ल्याउनु शिवको यस्तो आज्ञा पाएका गढहरू चारै दिशामा जाँदा एउटा अत्यन्त सेतो हात्ती भेटियो र चन्द्रभाँडले त्यसको शिर काटी लिएर आए अनि त्यही टाउको जोडेर पार्वतीको छोरालाई महादेवले जीवित पारिदिनुभयो अनि त्यही नै ढोकेलाई अर्थात् जो बालक ढोकामा बसिरहेको थियो यसले आफ्नो गणहरूको अधिपति बनाएर गणेश भनेर नामकरण दिनुभयो यस प्रकार हस्ती मुनि गणेशको उत्पत्ति भयो गणेश अर्थात् गणहरूको ईश्वर आफ्ना गणहरूको ईश्वर बनाएर सो बालकलाई आफ्नो अधिकार दिनुभएको देखेर पार्वती पनि दङ्ग पर्नुभयो अब यस पछाडि फेरि एउटा घटना घट्यो भगवान श्री शिव खाली पार्वतीसित मात्र सुतेर बस्न लाग्नु भएको देखेर इन्द्रलाई अति नै चिन्ता पर्यो अनि अग्निले डाकेर इन्द्रले भने हे अग्नि महादेव बिना यो संसार चल्न सक्दैन उनी त केवल पार्वतीसित मात्र भुलेर बाहिर निस्कँदै निस्कँदैनन् अथ तिमी गएर शिवजीलाई काशीमा ल्याऊ अग्निले हुन्छ भनेर कैलाशमा पुगी भित्र जान खोज्दा ठोकेले झार दिएन बडो आग्रह गर्दा पनि ढोकेले भित्र जान नदिएको भए अग्निलाई अत्यन्त अप्ठ्यारो पर्यो अब भित्र नजाउँ त महादेवलाई जागा गराउन सकिँदैन त्यसमाथि पनि इन्द्रको आदेश लिएर आएको छु भित्र जाउँ त यो ढोकेले जान दिँदैन तब ढोकाको कुनै पालबाट वायु रूप लिएर उनी भित्र पुगे त्यस समयमा भगवान शिव र पार्वती एकान्तमा आनन्द गरिरहेका थिए अग्निले देखेर यस्तो असमयमा पनि आउने भगवान श्री शिवलाई अत्यन्त क्रोध उत्पन्न भयो र अग्निलाई समेत भस्म पार्न लाग्नुभयो यो देखेर तत्काल एक योगीको रूप धारण गरे तब भिक्षा माग्न थाले यो देखेर पार्वतीले भनिन् हे नाथ भिक्षा माग्न आउनेलाई यो वध गर्नु उचित छैन बरु यसलाई केही दिएर पठाउँ पार्वतीको यो इच्छा सुनेर शिवजीले झोकले लौ लैजा भने आफ्ना वीर्य अग्निका हातमा राखी त्यहाँबाट धपाउनु भयो तब हतारमा अग्निले जब त्यो वीर्य खाइदिए तब उनमा गर्व रह्यो अनि अग्नि डराई गङ्गाको तटमा गई कुसको झाङमा ती सब ओखलिदिए त्यो अमोद वीर्य आगो चाहिँ बन्न थाल्यो त्यसै बेला सप्त ऋषिका स्त्रीहरू गङ्गा स्नान गर्न आएका थिए बल्दो आगो देखेर तिनीहरूमध्ये छजनाले तापे एउटीले अर्काले बालेको आगो ताप्न यो धर्मको विपरीत छ यसरी ताप्नु हुँदैन भनेर त्यहाँबाट लागिन् आगो ताप्ने जातिलाई गर्व रह्यो र ऋषिहरूले कसको गर्व बोक्यो भने धेरैपल्ट सोधे तर कसैले पनि उत्तर दिन सकेनन् र ऋषिहरूको श्राप तिनीहरूमा पर्यो तब ती छजनाले त्यो वीरलाई गङ्गामा उकलिदिए यसो गर्दा पनि चित्त नबुझेर ती पत्नीहरूलाई त्यागिदिए र उनीहरू निर्दोष हुनाले दिव्य स्वरूप पाएर आकाशमा गएर सट्टकृतिका ताराका नाममा उनीहरू रहे ऋषि पत्नीहरूले गङ्गामा ओखलेर आएको बिरेले छ मुख भएका कुमार जन्मिए ती गङ्गाजीका छोरा भएर शिवगढका साथमा बस्न थाले त्यो छ मुखे अर्थात् छ मुख भएको कुमार को रहेछ भनेर तिमीले सोध्नै पर्दैन किनभने तिमीले कथा सुनाउने कुमार मने हो त्यसपछि एक दिन पार्वतीले जो शिवका साथमा हुनुहुन्थ्यो रमाइलो रमाइलोमा भन्नुभयो हाम्रा यी दुई पुत्रमध्ये को बाठा छन् त तब शिवजीले गणेश र मलाई ढाकेर आज्ञा भयो हे कुमार हे गणेश तिमीहरू दुवै सुमेरी परिक्रमा गर्न जाओ जो पहिले आउला त्यसलाई म वरदान दिनेछु यो आज्ञा सुन्नसाथ मेरो बाहन मयूर हुनाले म दगोरी हालेँ म हिँडेको देखेर गणेशलाई अब कसो गरौँ भनी चिन्ता पर्यो आफ्नो वाहन मुसोलाई भने हेर कुमार सुमेरु परिक्रमा गर्न गइसके त त्यस्तो छस् म यस्तो भद्दा छु अब के गर्नु लौ तब मुसोले भन्यो हे गणराज मेरो सल्लाह मान्नुहुन्छ भने शिव पार्वती र गङ्गाजी बसेको स्थानमा गएर हात जोडेर प्रार्थना गर्नुहोस् हे माता पिता मेरो सुमेरो पर्वत पनि हजुर देवताका देवता पनि हजुर हजुरलाई अवश्य वरदान मिल्दछ उषाको यो भनाइमा गणेशजीलाई पनि विश्वास लाग्यो र त्यसै अनुसार गरे शिवजी तत्काल प्रसन्न भएर आज्ञा गर्नुभयो हे गणेश तिमी धन्य रहेछौ तिमी लोकमा जहाँ भए पनि जुनसुकै कार्य आरम्भ गर्दा पनि पहिले तिम्रो पूजा हुनेछ तिम्रो आराधना नगरिकन थालेको कुनै कार्य पनि सिद्ध हुने छैन यस प्रकार गणेशजीले वरदान पाए हे अगस्त्य मुनि अब मेरो कुरा सुन सुमेरु परिक्रमा गर्न हिँडेको म चाँडै आउन सकिनँ मेरी आमा गङ्गालाई चिन्ता लागेर शिवजीसँग भन्नुभएछ हे सुर गणेशलाई वरदान बक्सियो मेरो पुत्र कुमार अझ आइपुगेन के गर्ने तिनको मनको भाव बुझेर शिवजीले आज्ञा गर्नुभयो हे गङ्गे श्री स्वस्थानी परमेश्वरीको पूजा गर तिम्रो छोरा चाँडै नै आइपुग्नेछ शिवजीको यस्तो आज्ञा सुनि पौ शुक्ल पूर्णिमादेखि व्रत आरम्भ गरी माघ शुक्ल पूर्णिमाको दिन विधिपूर्वक स्वस्तानी परमेश्वरीको व्रत पूरा गरिन् अर्को स्तुति गर्न लागेको बखतमा म आइपुगेँ अनि एक सय आठबाट सबै वस्तु आठ आठ झिकेर मलाई प्रसाद र आशीर्वाद दिनुभयो त्यसपछि मैले हे पिता मलाई पनि वरदान बक्सियोस् भने त्यसपछि शिवजीले आज्ञा भयो कसैले के कार्य गर्यो भने पहिले तेरो पूजन गर्नेछ कुमारले यति भनेपछि अगस्त्य मुनिले भने हे स्कन्द कुमार अब तारकासुरले कसरी वरदान पायो त्यो कसरी मारियो इन्द्रले अमरावती फेरि कसरी पाए यो सबै वृत्तान्त सुनाउनुहोस् यस्तो प्रश्न सुनेर कुमार भन्दछन् हे अगस्त्य मुनि कश्यप ऋषिको वंशमा जन्मेको ताराकासुर दानवले दुग्ध प्रभा तीर्थमा स्नान गर्दा पेची मुनिले बसेर तपस्या गरेको देखेर उसलाई पनि तपस्या गर्ने मन हुँदा पेची मुनिसँग सोध्यो हे मुनि मलाई पनि तपस्या गर्न मन लाग्यो तपाईँ कसको तपस्या गरिरहनु भएको छ भन्नुहोस् त्यसको इच्छा बुझेर मुनिले भने हे ताराकासुर तिमीले तपस्या गरे मन भए यिनै दुग्ध प्रभा नदीको श्रीहानमा हिमालय पर्वत छ त्यहीँ गएर ब्रह्माको तपस्या गर मुनिको वचन सुनेर ताराकासुर त्यहीँ पुगी तपस्या गर्न थाल्यो उसको तप देखेर ब्रह्माजी प्रसन्न भई जे इच्छा छ वरदान माग भन्नुभयो तब ताराका सुर बिन्ती गर्दछ हे भ्रमण हजुरको सृष्टिको पाँच वर्ष नागेको कुनै प्राणीले मलाई मार्न नसकोस् फेरि उसले मेरो शिर काटेर भूमिमा खसाल्दछ भने त्यसको शिर पनि तुरन्त फुटेर मरोस् सम्पूर्ण देवतालाई म जित्न सकौँ यति सुनि तथास्तु भनेर ताराका सुरलाई आफ्नो ब्रह्मास्त्र समेत दिई ब्रह्माजी फर्कनु भयो त्यसपछि सुरले सेना एकत्र गरी अमरावती लिई हिँड्यो त्यसले आउन लागेको देखेर देवताहरू आफ्ना सशास्त्र लिएर युद्धमा तत्पर भए दुवै पक्षका धेरै सैन्य मारिए पछि देवताहरूले धेरै दानवहरू मारिदिएको देखेर सुर आफ्ना गुरु शुक्राचार्यका पुग्यो र सारा स्थिति सुनायो पछि देवताहरूले धेरै दानव मारिएको देखेर सुर आफ्नो गुरु शुक्राचार्यका पुग्यो र आफ्नो सारा स्थिति बतायो अनि शुक्राचार्य युद्धभूमिमा आई सञ्जीवनी विद्याद्वारा सारा मरेका दानव सैन्यलाई जीवित पार्न लागे यही क्रमले दस हजार वर्षसम्म देवता र दानवहरूको युद्ध चलिरह्यो दानवहरू चाहिँ मरेको पनि जीवित हुने र देवताहरू मरेका मरे हुने भएको देखेर इन्द्रले हार माने आफ्ना गुरु बृहस्पतिलाई सम्पूर्ण युद्ध स्थिति वर्णन गरेर सुनाएपछि बृहस्पतिले भने हे देवराज यस युद्धमा तिमी विजयी हुन सक्दैनौ किनभने ताराकासुले ब्रह्माको वरदान पाएको छ केवल शिवजीले मात्र त्यसलाई मार्न सक्नुहुन्छ अथ सबै देवता लड्न छाडेर उनैका शरणमा जाओ गुरु बृहस्पतिको सल्लाह अनुसार सबै देवता कैलाश पुगे र महादेवलाई साष्टाङ्ग दण्डपत गरेर बिन्ती गर्न लागे हे जगदीश्वर पापिष्ट सुले अमरावती लिएर हामीलाई असह्य कष्ट दियो अब हजुरले हाम्रो उद्धार गरी बक्सनु पर्दछ तिनको प्रार्थना सुनेर शिवजी आज्ञा गर्नुहुन्छ हे देवगण त्यस ताराका सुरले दानवलाई मैले मार्नु हुँदैन मेरो पुत्र कुमारले मार्न सक्दछ तिमीहरू कुमारलाई सेनापति बनाएर युद्ध गर र म पनि आउला यस्तो शिवजीका आज्ञा अनुसार कुमारलाई सेनापति बनाएर सारा देवता युद्ध गर्न हिँडे यता गणेशको भनी कसैले नै वास्ता नगरेको हुँदा उनी दिक्क मानेर आफ्नो वाहन मुसोसँग भने शिवजीले हिजो भर्खर मलाई वरदान दिएको आजै अन्यथा गरी मलाई कसैले पनि टेरेन तब मुसोले भने गणदाज तपाईँको अपमान गरेको होइन उनले भन्ने बिर्से म अहिले गएर सम्झाइदिनेछु यति भनेर मुसोले प्रस्थानको निमित्त राखिएको धनुषको ताँदो काटिदियो यो देखेर विघ्न भयो भने देवताहरू डराएर शिवजीलाई भने तब महादेवले गणेशलाई भन्न बिर्सेर यस्तो भएको हो त्यसलाई पनि सँगै लैजाऊ भन्नुभयो र गणेश समेत लिई प्रस्थान गरे अनि देवता र दानवको बिचमा ठुलो लडाईँ भयो तारकासुले कुमारको रथ एक योजन पछाडि घटाइदियो अनि कुमार रिसाई त्यसको रथलाई चार योजन पर फाँकिदिए त्यो रिसाई खड्क प्रहार गर्यो कुमारले पनि त्यस खड्कालाई बिचैमा काटेर चन्द्रबाण कानसम्म खिची तारका सुरको घाँटी ताकेर छाडिदिनुभयो त्यस बेला सूर्यास्त भए पनि तारा उदाएका थिएनन् अथ बाँडले त्यसै बेला तारकासुरको सुरको शिर काटिदियो त्यो शिर भूमिमा खस्न पाउँदै शिवजीले समाउनुभयो तब तारा कसुर मरेको देखि शेष बाँचेका दानाहरू डराएर भागे देवताहरूले धन्य धन्य कुमार भनेर प्रशंसा गरे त्यसपछि सारा देवता कैलाशमा गएर विन्ती गर्न थाले हे जगदीश्वर हजुरको कृपाले हाम्रो ठुलो शत्रुको नाश भयो हजुरको सदैव जय होस् अब आज्ञा भए हामीहरू अमरावती जाने थियौँ देवताहरूको बिन्ती सुनि तिमीहरूको राज्य निष्कण्टक भइरहे भने शिवजीले बिदा दिनुभयो र इन्द्रसहित सम्पूर्ण देवता स्वर्ग पुरी गएर आनन्दका साथमा बस्न थाले इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्मे कुमार अगस्त्य सम्वादे श्री स्वस्तानी परमेश्वर वर्ताका थाम तारका सुर बधो नाम तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च सर्वाणि तीर्थानि वसन्ति तत्र प्रसङ्गः कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वानुसृतिस्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेतत् मनमा सन्तोष हुनु स्वर्ग प्राप्ति भन्दा पनि ठुलो हुन्छ सन्तोष नै सबैभन्दा ठुलो सुख हो सन्तोष यदि मनमा परिपूर्ण भयो भने त्यसभन्दा ठुलो कुरा संसारमा केही हुँदैन स्रोत महाभारत शान्ति पर्व सदा शिवलिङ्गम् व्यक्तिमा क्रोध छैन जो अरूको दोष देख्दैनन् जो अहंकार र ईर्ष्याले रहित छन् जो आफ्नो मनलाई नियन्त्रणमा राख्दछन् र जो सरल छन् त्यस्ता व्यक्तिलाई शिष्टाचारी भन्दछन् स्रोत महाभारत वन पर्व न त्यस्तो सत्य सत्य होइन जसमा हिंसा भरिएको हुन्छ यदि दयाले युक्त छ भने बरु असत्य नै सत्य ठहरछ वास्तवमा जेबाट मनुष्यको हित हुन्छ त्यही नै सत्य हो स्रोत देवी भागवत पर्दा सप्त ऋषिहरू काल दीमा खेला हो तै महिमा सब लेगाओ न्ति मिला शिव हरि ब्रह्मा चन्द्र बदन माता उज्ज्वल नयन गला मा सरी दम क्यों माता जय जय अम्बे गौरी माता जय जय मंगल मुर्ती माता जय जय अम्बे सवारी माता धारी सिंह सवारी माता धारी नरमुनि जन सब को दुख हारी नरमुनि जन सबैको दुख हारी कानन कुण्डल रुद्राक्षमाला कानन कुण्डल रुद्राक्ष संग अंग तिमी माता जय जय अंबे गौरी माता जय जय मंगल माता जय पायो माता जय जय अम्बे गौरी माता जय जय मंगल मुर्ती माता जय जय अम्बे गौरी माता जय जय मंगल मुर्ती माता जय जय अम्बे गौरी माता जय जय मंगल मुर्ती माता